पनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोक मित्र रामु आचार्य तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्ज अनि यो कार्यक्रम अर्पण शुभ साँझ हरेक दिन साँझ सात बजेपछि करिब साढे सात बजेसम्मको समयलाई लिएर हामी उपस्थित हुने गर्दछौँ र यो समयमा तपाईँलाई शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर मार्फत स्वागत गर्ने गर्दछौँ तपाईँ कार्यक्रम यति बेला रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जको ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत पनि सुनिरहनु भएको छ र यस कार्यक्रममा तपाईँ सहभागिता जनाउनु हुनेछ भन्ने विश्वास हाम्रो रहेको छ यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा आत्मीय मित्र विष्णुबाट रह्यो उहाँसँगै कुराकानी गराउनुको क्रममा भने हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ आवाज राम्रोसँग सुन्न पाइएन सोनाम कोराकबाट के छ सोनामजी खबर सबै ठिक छ दादा सबै राम्रै छ है अनि आजको दिन कसरी बित्यो सोनामजीको बसेको समय सकियो क कसलाई सम्झने आज धन्यवाद अङ्कल सनक सुकलाल सुकराज प्रवीण कुमार प्रज्वल तिलक भनेर चिने नचिने सम्पूर्ण दादा हुन्छ सोनमजी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छु नमस्कार नमस्ते सोनम आउनुभएको थियो कोराकबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर रह्यो उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट मिना लामा मिनाजी आजको दिन कसरी रह्यो समग्रमा कसरी बित्यो दादा दादा रेडियो सुनेरै गयो आजको दिन है आजको दिनमा सुनेको मध्येबाट रेडियो अर्पणमा कुन कार्यक्रम मन पर्यो मिनाजीलाई मलाई इन्जोयमा भरपुर इन्जोय गर्नुभयो भनेपछि आज हुन्छ मिनाजी क कसलाई सम्झने धन्यवाद दादालाई अर्पण हो लिने अनि मेरो घर परिवार बुवा मम्मी मेरो भाइ सुरेश लामालाई अनि मेरो साथी राममायालाई हिरा तामाङलाई अनि यतिखेर प्रोग्राम सुनेर पनि हुने सम्पूर्णलाई अनि मलाई मिना लामा भनेर चिने नचिने सम्पूर्णलाई अनि सुखलाल भदाईलाई मिनाजी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छु नमस्कार नमस्ते आउनु भएको थियो मिना लामा कोराकबाट हामीसँग रमाइलो कुराकानी गरेर बिदा भइसक्नु भएको छ कोही मित्र फेरि पनि हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सम्झना सम्झनाजीको आवाज अलिकति सानो आइरहेछ नि सम्झनाजी सुन्दै हुनुहुन्छ क कसलाई सम्झने सम्झनाजीले आज धन्यवाद सम्झनाजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छु नमस्कार सम्झना आउनु भएको थियो कुराकबाट यति बेला भाका सुन्ने बेला भइसकेको छ यो भाका सुन्छौँ त्यसपछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि उपस्थित हुनेछौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ नजरको देखा देख मलाई साथी साटियो हामीले मायालाई सकेका छौँ जुनी जुनी हुने गरी चोखो मायालाई साकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ छाया तेरा यो संसारै भरिको कृष्ण हामीले मायालाई सटेका छौँ जुनी जुनी हुने गरी चोखो मायालाई सकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ सबै राशिष्ट यो संसारै भरिको कृष्ण हामीले मायालाई सकेका छौँ जुनी जुनी हुने गरे चोखो मायालाई सकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ हामीले माया लाइसकेका छौँ निकै सुमधुर भएका रह्यौँ यहाँनिर तपाईँका लागि हामीले अगाडि सार्यौँ यो सन्ध्याकालीन प्रहरमा तपाईँका लागि मिठा मिठा भाकाहरू हामी अगाडि बढाउने गर्दछौँ कार्यक्रम अर्पण शुभ साँझ मार्फत तपाईँ दिनभर आफ्नो काममा व्यस्त रहनुहुन्छ थकानमा रहनुहुन्छ र यो साँझको प्रहरमा एकैछिन रेडियो अर्पण सँगै रहेर रेडियो अर्पणको कार्यक्रम अर्पण शुभ साँझ सुनेर त्यो दिनभरको थकान मेट्नका लागि तयार भएर बसिदिनुहुन्छ त्यसैले पनि हामी तपाईँसँग कुराकानी पनि गर्छौँ अनि सुमधुर लोक तथा दोहोरी भाकाहरू पनि अगाडि बढाउँछौँ सोही क्रममा यति बेला हामीले एउटा भाका अगाडि बढाएका थियौँ यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा यहाँनिर रह्यो उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार कोही मित्र हुनुहुन्छ उहाँले मेरो आवाज सुन्नुभएको छैन सायद एकपटक फेरि पनि स्वागत गरौँ हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ सरिता लामा सरिताजीलाई रु रुगा लागिरहेछ हो लाग्यो होइन दादा कस्तो रुगा लागेको छ जस्तै आवाज आयो नि सरिताजी हो र कसलाई सम्झने सरिताजीले आज हजुरलाई धन्यवाद मेरो घर परिवारलाई रामाया दिदीलाई मर्सी हुने प्रेम दादालाई पदमपुर हुने भिन्दास दादा भाउजू फुलमाया दिदी बिमला मेरो भाइ टाङ्गराज अनि पार्वतीलाई मलाई सरितालाई भने चिने नचिने सम्पूर्णलाई सरिताजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार आउनु भएको थियो सरिता लामा कोराकबाट उहाँसँग पनि कुराकानी भइसकेको छ फेरि पनि कोही मित्र आइसक्नु भएको छ है भन्ने इसारा विष्णुबाटै आइसक्यो त्यसैले पनि ढिला नगरिकन उहाँलाई नै स्वागत गरौँ हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ कठारबाट रोजी कठारबाट रोजी के गर्नुहुन्छ रोजीजीले बसी बसाइ नै छ है कार्यक्रममा आउनु भएको छ कसलाई सम्झने आज हजुरलाई विष्णु दादालाई मेरो बुवा भाइ बहिनी मलाई रोजी भनेर चिन्ने सम्पूर्णको लागि रोजीजी आइरहनु होला अहिले पनि छुट्टिन्छु नमस्कार आउनुभएको थियो रोजी कठारबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा विष्णुबाट मैले पाएँ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ म मकनपुरबाट निर्दोष तामाङ मकवानपुरबाट निर्दोष तमाङ के गर्नुहुन्छ निर्दोषजीले आजको दिनभर चाहिँ कसरी बित्यो त निर्दोषजीको रेडियो सुनेरै बिताउनु भयो आजको दिन आज दिनभरिमा सुनेको मध्ये रमाइलो कुरा चाहिँ के लाग्यो रेडियो अर्पणबाट रेडियो अर्पणमा आज दिनभरि सुन्नुभयो नि तपाईँले कुन कुरा चाहिँ मनमा सम्झिरहने खालको कुरा रह्यो रेडियो अर्पणबाट बजेका कुराहरूमध्ये मलाई मलाई चौतारी भन्ने कार्यक्रम आएको थियो नि कृषि चौतारी हजुर त्यही त्यही राम्रो लाग्यो चौतारी भन्ने कार्यक्रम चाहिँ राम्रो लाग्यो आजको होइन त हजुर हुन्छ निर्दोषजी क कसलाई सम्झिने सर्वप्रथम हजुरलाई धन्यवाद अनि फुल उठाउने प्राविधिक दादाको लागि अनि मेरो साथीहरू चेरे अनि अघि आउने सोनाम अनि प्रवीण प्रेम दिपेन्द्र अनि मेरो घर परिवारको लागि अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ निर्दोषी आउँदै होला अहिले पनि छुट्टिन्छु नमस्कार नमस्ते मकवानपुरबाट निर्दोष तमाङ आउनुभएको थियो सम्पूर्णको लागि सम्झना अगाडि बढाइसक्नु भएको छ फेरि पनि भाका अगाडि बढाउने बेला भयो भन्ने इसारा यहाँनिर भाका सुन्छौँ त्यसपछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि उपस्थित हुनेछौँ माया आजको खोली त्यही खोलीमा पौडेमा नबोली बिरतीमा माया मायालाई चाल पाए बिरतीमा दम्छ ओई ख्याल गरेको छ मायालाई चाल पाए विरतीमा छ ओइ ख्याल गरेको छ छैन जोडी किरतीमा दम्स ख्याल गरेकी छौ छैनौ जोडी हाम्रै जम्छ लोकदोहोरी भाकामा पनि अलिकति विकसित लोकदोहोरी भाका सुन्यौँ हामीले लोकदोरीको क्षेत्रमा आएको अलिकति परिवर्तन हो यो र यस परिवर्तनलाई पुराना स्रष्टाहरूले स्वीकार्नु भएको छैन नयाँ युवा पुस्ताले भने अलिकति मात्रामा स्वीकारेको पाइएको छ यो कुरालाई यहीँ छोडौँ कोही मित्र हुनुहुन्छ कार्यक्रम अर्पण शुभ साँझ गइयो सन्ध्याकालीन बसाइमा उहाँसँगै कुराकानी गर्नपट्टि लागौँ हजुर नमस्कार नमस्कार हजुर आराम हुन्छ एकदमै ठिक छ रत्नगर नौतिरको खबर के छ ल सुनाइहाल्नुहोस् हाम्रो पनि एकदम ठिकठाक छ गर्मी छ लाइन पनि छैन के गर्ने हजुर लाइन छैन अँध्यारो छ गर्मी छ है सधैँभरि बिजुली बत्ती नहुँदैमा जिन्दगी जाने भयो मेघनाथजी है अझ <laughs> यो साँझ पख त धेरै गर्मी हुन्छ नि मेघनाथजी है एकदमै गर्मी बढिरहेछ अनि अलिकति लामै समय भयो मेघनाथजीसँग कुराकानी गर्न नपाएको पनि है जिन्दगी रमाइलो बितिरहेछ कसलाई सम्झने आज अब विशेष त अब धेरै समयपछि हजुरसित भेट भयो विशेष अब हजुरलाई धन्यवाद रेडियो अर्पण परिवारलाई मेरो घर परिवार मेरो साथीहरू र मलाई मेघनाथ पनि भनेर चिने नचिने सम्पूर्णको लागि हुन्छ मेघनाथजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छु नमस्कार नमस्कार आउनु भएको थियो मेघनाथ नेउपाने रत्नगर नौबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाएर उहाँ विदा भइसक्नु भएको छ तपाईँ पनि आउनुहोला शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर खुल्ला छन् कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट शर्मिला तमाङ शर्मिलाजी कसरी बित्यो आजको दिन यत्तिकै बित्यो है तपाईँको आवाज अलिकति सानो सुनिरहेको छु शर्मिलाजी क कसलाई सम्झने आज धन्यवाद हुन्छ शर्मिलाजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छु नमस्कार आउनु भएको थियो शर्मिला तमाङ कोराकबाट हामी अलिकति अन्त्यमा छौँ एकजना अन्तिम साथीसँग मात्रै कुराकानी गर्ने समय छ भन्ने इसारा पनि यहाँनिर रह्यो र कोही मित्र हुनुहुन्छ भन्ने पनि इसारा मैले पाइसकेको छु उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट शुक्लाल लामा हजुर शुक्लालजीसँग दिउँसो पनि कुराकानी गर्न पाइएको थियो है हजुर दादा सुखलालजी हजुर दादा अहिलेसम्म दिउँसोबाट अहिलेसम्ममा के के भयो उन्नति यस्तो दादा पछि बसौँ भन्नु पऱ्यो दादा बसरी बित्यो हजुर अन्त्यमा हुनुहुन्छ क कसलाई सम्झने हजुरको लागि धन्यवाद पार्वती तामाङको लागि अनि अशोक प्रचल कुमार अनि मेरो साथी सनक लामा अनि शुक्ला भने चिन्न नचिनेसम्म सम्पूर्ण दादा हुन्छ शुक्लालजी आउँदै गर्नु होला अहिले छुट्टिन्छु नमस्कार नमस्कार दादा आउनु भएको थियो शुक्लाल लामा आउनु आउनुभएको थियो र आज नौजना मित्रहरूसँग कुराकानी गऱ्यौँ सोनामा आउनुभएको थियो खोराकबाट खोराकबाट मिना लामा खुराकबाट सम्झना कुराकबाट सरिता लामा कठारबाट रोजी मकवानपुरबाट निर्दोष तमाङ रत्नगर नौबाट मेघनाथ नेउपाने कोराकबाट शर्मिला र अन्त्यमा कोराकबाट शुक्लाल लामा आउनुभएको थियो जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ भोलि फेरि कार्यक्रम अर्पण शुभ साँझ घरको बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ यतिन्जेलसम्म W W W dot radio Arpan dot com dot NP मार्फत विश्वको जुनसुकी कुनामा रहेर सुनिदिनुहुने मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद छ आजका लागि भने कार्यक्रम अर्पण शुभ साँझबाट विदा माग्नुपर्ने हुन्छ यतिन्जेलसम्म प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र विष्णुलाई धन्यवाद तपाईँकी लोक भाकाको मित्र म रामु आचार्य पनि बिदा हुन्छु नमस्कार कामौ भन्दा लाग्छ एकछिन मै लाग्छ यो खाएका भा